निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W W W dot hotel star banquet dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पाठशाला नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगासँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरेकै साथ सुनिरहनु भएको दिउँसो दुई बजेको अर्पण समाचारमा तपाईँलाई स्वागत छ समाचार कक्षबाट म सम्झना समाचार सुरु गरौं प्रमुख समाचारका शीर्षकहरूबाट विवाहको टिकाटालो गरेर केटा पक्ष फरार भएपछि केटी पक्षले स्थानीयवासीद्वारा केटा झिकाउनु पर्ने माग गर्दै पूर्व पश्चिम राजमार्ग अन्तर्गत रत्नगर जिल्लाको बकुलरमा सड़क अवरुद्ध कंग्रेस सभापति कोइरालाद्वारा नेकपा माओवादीका अध्यक्ष भवन वैद्यलाई संविधान सभाको चुनावमा सहभागी हुन आग्रह एकीकृत माओवादी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 छन् एक्कासी सड़क अवरूद्ध हुँदा गन्तव्यमा हिँडेका सवारी साधन र यात्रु भने बेस बाटोमा नै अलपत्रमा परेका छन् रत्नगर तीन बेलसी निवासी सुजन खनालले रत्नगर आठ पर्सोनी बस्ने निशा साधकासँग विवाहको लागि गत फागुन तीस गते भव्य रूपमा नै टिकाटालो गरेका थिए यही वैशाख एघार गते विवाह दिन तोके पनि केटाले बिना कारण सम्पर्क बाहिर रहेपछि आक्रोशित केटी पक्षले सड़क अवरुद्ध गरेका हुन् फरार केटालाई पक्राउ नगरेसम्म चक्काजाम नखुलाउने पीडित केटीकी काका रामबाबु ढकालले जानकारी दिनुभयो केटालाई झिकाउनु पर्ने माग गर्दै पक्षले नाराबाजी गर्दै इलाका प्रहरी कार्य समेत घेराउ गरेका छन् टिकाटालो गरेको दुई दिनपछि स्वयं केटाले केटीलाई फोन गरेर त्यो केटा अरू नै केटी लिएर भाग्यो अब तिमी आफ्नो सुर गर भनेर फोन समेत गरेको केटीकी काका ढकाले बताउनुभयो प्रशासनले फरार केटालाई पक्राउ नगरे केटाको घर समेत जलाउने पीडित पक्षले चेतावनी दिएका छन् नेपाली कंग्रेसका सभापति सुशील कोइरलाले संविधान सभाको चुनावमा सहभागी हुन नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य किरणलाई आग्रह गर्नुभएको छ आज वैद्यलाई भेट्न उहाँको निवास गोङ्गबु पुग्नुभएका कोइरलाले चुनावमा सहभागी हुन आग्रह गर्नुभएको हो कोइरलाको निजी सचिवालयका अनुसार उच्च स्तरीय राजनैतिक समितिमा आउन कोइरलाले गरेको आग्रहलाई वैद्यले सकारात्मक रूपमा लिनुभएको छ यसबीच संहिताको विषयमा पार्टीको प्रष्ट धारणा तय गर्न नेपाली कंग्रेस आज आन्तरिक छलफलमा जोड्दैछन् पार्टीभित्रका जनजाति नेताहरूले संहिताका विषयमा प्रष्ट धारणा ल्याउन माग गरेपछि त्यस विषयमा छलफल गर्न लागि नेताहरूले बताएका छन् आदिवासी जनजाति नेताहरूले आफूहरूको मुद्दालाई विशेष रूपमा उठाउन पार्टी नेतृत्वलाई दबाव दिँदै आएका छन् निर्वाचन नजिकै गएकाले प्रदेश निर्माणबारे जनता समक्ष लैजाने एजेण्डा तय गर्न पनि छलफल थालिएको कंग्रेसले जनाएको छ निर्वाचन कानूनमा गर्ने प्रावधानका विषयमा सचेत गराउन एकीकृत माओवादी नेतृत्वमा रहेको संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनले आज अन्तरिम मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीसँग छलफल गर्ने भएको छ एक प्रतिशत मत ल्याउनु पर्ने गरी बनाउन लागेको निर्वाचन थ्रेस होल्ड मतदाताको योग्यताका विषयमा ध्यान आकर्षण गराउन गठबन्धनले अध्यक्ष रेग्मीसँग छलफल गर्न लागेको हो संविधानसभाको निर्वाचनको मिति घोषणा निर्वाचन ऐन लगायतका विषयमा दवाब दिन अध्यक्ष रेग्मीसँग छलफल गर्न लागेको गठबन्धनले जनाएको छ छलफल साँझ छ बजेपछि प्रधानमन्त्रीको सरकारी निवास बालाटारमा हुने गठबन्धनका प्रवक्ता प्रेमबहादुर सिंहले जानकारी दिनुभयो सरकारले चुनावको मिति घोषणा गर्न नसकेको र निर्वाचन ऐन बनाउन लागेको अवस्थामा दबाब दिन रेग्मीसँग भेट गर्न लागेको उहाँले बताउनुभयो निर्वाचन क्षेत्र निर्धारण आयोग गठन र निर्वाचन कानूनका विषयमा छलफल गर्न बसेको मन्त्री परिषदको बैठक अझै जारी छ बिहान नौ बजेपछि शुरू बैठकमा निर्वाचन क्षेत्र निर्धारण आयोग निर्वाचन कानून र अरू मन्त्रालयगत एजेन्डामा छलफल भइरहेको मन्त्री परिषदको कार्यालयले जनाएको छ बैठकमा यसअघिको सरकारले गरेको नियुक्ति खारेज गर्न कंग्रेस एमालेबाट आइरहेको दबावका विषयमा पनि छलफल हुने एक मन्त्रीले जानकारी दिनुभयो बैठक अघि कुराकानी गर्दै गृहमन्त्री माधव प्रसाद घिमिरेले चुनाव केन्द्रित विषय विषयमा छलफल हुने बताउनुभयो तर विभिन्न मन्त्रालयगत एजेन्डा पनि धेरै रहेको हुनाले यो नियमित बैठक भएकाले मन्त्री परिषदले गर्नुपर्ने प्रशासनिक निर्णय हुने उहाँले जानकारी दिनुभयो चीन भ्रमणमा रहनुभएका एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनैतिक भेटघाट जारी राख्नु भएको छ उहाँले आज चिनिया राष्ट्रपति श्री जिनपिङसँग भेटवार्ता गर्नुहुनेछ चिनिया राष्ट्रपति पिङसँग बेलुका चार बजे हुने भेटमा नेपाल र चीनको द्विपक्षीय सम्बन्ध नेपालमा फ्री त्रिवत गतिविधि र अरू आर्थिक मुद्दाका विषयमा छलफल हुनेछ पश्चिम सेती जलविद्युत आयोजना पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल जडीबोटी प्रशोधन केन्द्रमा चीनको सहयोगबारे प्रचण्डले छलफल गर्ने उहाँको निजी सचिवालयले जनाएको छ भेटमा चीनका लागि नेपाली राजदूत महेश मास्केको पनि सहभागिता रहनेछ उहाँले संविधान निर्माणका लागि फेरि हुन लागेको चुनाव र नेपालको राजनैतिक जटिलताका विषयमा पनि चिनिया राष्ट्रपतिलाई जानकारी गराउनुहुनेछ एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य जनार्दन शर्माले मौसमको कारण मंगिरमा चुनाव हुने सम्भावना नरहेको बताउनु भएको छ मंगिरमा हिमाली जिल्लामा हिउँ पर्ने र कठ्याङ्ग्रिने चिसोको कारण बसाइसराई हुने भएकाले पनि अधिकांश नागरिक मतदानबाट वञ्चित हुने भएकाले मंगिर महिनामा चुनाव असम्भव रहेको उहाँको तर्क थियो शर्माले चुनावको उपयुक्त समय कार्तिक महिना हुने जिकिर गर्नुभयो रिपोर्टर्स क्लब नेपाल दाङ शाखाले आज बिहान दाङको तुलसीपुरमा आयोजना गरेको साक्षात्कारमा नेता शर्मा शर्माले कुनै बहानामा कार्तिक महिनाभित्र चुनाव हुन नसके मुलुकमा संविधान सभाको चुनाव कहिले पनि नहुन नसक्ने ठोकुवा गर्नुभयो पूर्व शान्ति मन्त्री समेत रहनुभएका शर्माले आगामी चुनावमा नेकपा माओवादीसँग चुनावी तालमेल हुने दावी गर्नुभयो केही बखेटा गरे पनि अन्तत नेकपा माओवादी एकीकृत नेकपा माओवादी चुनावी तालमेल गर्ने विश्वास व्यक्त गर्नुभयो एकीकृत नेकपा माओवादी बाहेक अन्य दलले चुनावी माहौल नबनाएको उहाँको दावी थियो ए माओवादीले चुनावी नारा सबै तय गरिसके गरेको जानकारी दिँदै कंग्रेसको महासमितिको बैठकले संहिताका बारेमा प्रष्ट धारणा सार्वजनिक गर्ने अपेक्षा गरे तापनि त्यसो हुन नसकेको बताउनुभयो कंग्रेस र एमाले संविधान सभाको चुनावको तयारी गरिसकेका छैनन् त्यसैले पनि चुनावी माहौल बन्न सकेको छैन उहाँले भन्नुभयो एमाले छाडेर हालै एमावधिमा प्रवेश गरेका रामचन्द्र झाले अहिलेसम्म पार्टीमा कुनै जिम्मेवारी पाउनु भएको छैन तर कमिटिको जिम्मेवारी नभए पनि ए माओवादीको मधेस ब्युरो बैठकमा नवप्रवेशी झालाई उपस्थित गराउने ए माओवादीले निर्णय गरेको छ सर्लाहीको हरिवनमा आज आयोजित बैठकमा झालाई आमन्त्रित सदस्यका रूपमा सहभागी गराइने भएको हो ए माओवादी नेता एवं मधेस ब्युरो प्रमुख हरिबोल गजरेलको अध्यक्षतामा आयोजित बैठकमा मैथिला भोजपुरा र अवध राज्य अन्तर्गतका सबै केन्द्रीय सदस्यहरू सहभागी छन् बैठकमा झाको आगमनप्रति असन्तुष्ट भनेका श्रवण यादव प्रभु शाहको पनि सहभागिता छ बैठक शुरू भइसक्दा पनि झाले केही ढिलो उपस्थित हुने बताएको श्रोतले जनाएको छ बैठकले मधेसमा सोभिको चुनावदेखि लिएर आगामी संविधान सभाको चुनावको लागि कस्तो रणनीति बनाउने भन्ने बारेमा पनि छलफल हुने श्रोतले बताएको छ विश्व सम्पदा दिवस आज नेपालमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ धार्मिक सांस्कृतिक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 भने नगरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् सिरियाका राष्ट्रपति बसर अल असादले आफ्नो देशमा द्वन्द्व बढाउन पश्चिमा मुलुक जिम्मेवार रहेको भन्दै त्यसो बापत उनीहरूले महँगो मूल्य चुकाउनु पर्ने चेतावनी दिएका छन् सिरियाका एक टेलिभिजनसँगको अन्तर्वार्तामा उहाँले अमेरिका र युरोपियले सिरियाको आन्तरिक द्वन्द्वमा विद्रोही संगठन अल कायदालाई समर्थन गरेको आरोप लगाउनुभयो अमेरिकाकै कारण अफगानिस्तानमा तालिबानी विद्रोही जन्मिएको र त्यसको परिणाम अमेरिकाले भोगिसकेको भन्दै अब अल कायदालाई गरेको समर्थनको परिणाम पनि त्यस्तै निस्कने टिप्पणी गर्नुभयो अब खेल समाचार इन्डियन प्रिमियर लिग क्रिकेटमा आज दिल्ली डियर डेभिल्स र चेन्नई सुपर किङ्स बीच प्रतिस्पर्धा हुँदैछ बेलुका सभा आठ बजेपछि हुने खेलमा अन्तिम स्थानमा रहेको दिल्लीले सातौं स्थानमा रहेको चेन्नईको सामना गर्न लागेको हो प्रतियोगितामा अहिलेसम्म चार खेल खेलेको चेन्नईले दुईमा जित र दुईमा हार बिहोर्दै चार अङ्कको साथ सातौं स्थानमा रहेको छ भने चेन्नई भन्दा एक खेल बढी खेलेको दिल्लीले पूरै खेल गुमाएको छ दिल्ली आज चेन्नईलाई पराजित गर्दै पहिलो जितको खोजीमा हुनेछ यसबीच गैराती सम्पन्न खेलमा मुम्बई इन्डियन्सलाई पराजित गर्दै राजस्थान रोयल्स शीर्ष स्थानमा उक्लिएको छ र इङ्ग्लिस प्रिमियर लिग फुटबलको शीर्ष टोली म्यान्चेस्टर युनाइटेड गैरातीको खेलमा वेस्टह्यामसँग दुई दुईको बराबरीमा रोकिएको छ म्यानुका लागि एन्टोनियो भ्यालेन्सिया र रोबिन भानपर्सीले तथा वेस्ट वेस्टह्यामका लागि रिकार्डो भास्टी र मोहम्मद डियामीले गोल गरे बलियो प्रतिद्वन्दी म्यानुलाई बराबरीमा रोकेपछि वेस्टह्याम पनि एक स्थानमाथि उक्लिएको छ बराबरीका बावजुद पनि उपाधि पुगेको म्यानुले दोस्रो स्थानको सिटीसँग तेह्र अङ्कको दूरी कायम राखेको छ म्यानुको तेत्तिस खेलबाट एकासी अङ्क छ समाचारको अन्तिममा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक विवाहको टिकाटालो गरेर केटापक्ष फरार भएपछि केटीपक्ष र स्थानीयवासीद्वारा केटा झिकाउनु पर्ने माग गर्दै पूर्व पश्चिम राजमार्ग अन्तर्गत रत्नगरको बकुलहरमा सड़क अवरूद्ध कंग्रेस सभापति कोइरालाद्वारा नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यलाई संविधान सभाको चुनावमा सहभागी हुन आग्रह एकीकृत माओवादी नेतृत्वको गठबन्धनले मन्त्री परिषदका अध्यक्ष रेग्मीसँग छलफल गर्दै पाकिस्तानको इस्लामाबाद उच्च अदालतद्वारा पूर्व राष्ट्रपति मोसरफ विरूद्ध पक्राउ आदेश जारी आफ्नो देशमा द्वन्द बढाउन पश्चिमा मुलुक जिम्मेवार रहेको भन्दै उनीहरूले महँगो मूल्य चुकाउनु पर्ने सूर्यका राष्ट्रपति असदद्वारा चेतावनी र इन्डियन प्रिमियर लिगमा आज दिल्ली र चेन्नई भिड्दै मुम्बईलाई हराउँदै राजस्थान शीर्ष स्थानमा हौस् त दिउँसो दुई बजेको अर्पण समाचार सकियो समाचार कक्षबाट म सम्झना बिदा हुन्छु नमस्कार अर्पण समाचारको साथमा होटल स्टार युट विवाह होस् या कुनै पनि पार्टी या सरकारी गैर सरकारी सङ्घ संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्न विभिन्न सयदेखि हजार जनासम्मको क्षमता भएको छवटा हलहरूको व्यवस्था भएको पार्टी तथा समूहहरूका लागि सम्पर्क होटल स्टार ब्याङ्कवेट रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W W W dot hotel star banquet dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पाठशाला वर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ टिभीएस बाइक सोरुम रत्नगर एक Sauraha Chowk proprietor Baldeep Dallakoti mobile number अन्ठानब्बे पाँच दस बत्तिस आठ सय साठी हामी कहाँ टिभीएसको Apache RTR Wego Star City Scooty Pep Scooty Streak पाइप पाउनुका साथै दक्ष मेसिनबाट मर्मत गरिनुका साथै सम्पूर्ण पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा यस सामुदायिक वनका सम्पूर्ण सल्लाहकार सदस्यहरू एवं उपभोक्ताहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ उदयपुर सामुदायिक वन अध्यक्ष केशव लामा नववर्ष दुई हजार सत्तरी सालको उपलक्ष्यमा यस संस्थाका सियर धनी महानुभावहरू सल्लाहकारज्यूहरू कर्मचारी वर्गहरू साथै शुभेच्छकहरू सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ सुरक्षित बचत आकर्षक ब्याज सरल कर्जा सामूहिक विकासमा हाम्रो प्रतिबद्ध युनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार टाढी चोक निर्देशक मेघनाथ लामिछाने फोन शून्य छपन्न पाँच बैसठी छ सय तिरानब्बे शून्य छपन्न पाँच बैसठी नौ सय एकतिस नमस्कार हामी ब्रेकिङ न्युजमा छौँ विवाहको टिकटालो गरेर केटापछि फरार भएपछि पूर्वी चितवनको रत्नगर आठ पर्साउने स्थित केटी पछेर स्थानीयवासीले केटा झिकाउनु पर्ने माग गर्दै पूर्व पश्चिम राजमार्ग अन्तर्गत रत्नगरको बकुलहरमा सडक अवरुद्ध गरेका थिए र यो अवस्थामा चाहिँ प्रशासन फोर्सले चाहिँ ढुङ्गामोडा अथवा लट्ठी प्रहार गरेको यो अवस्था छ र यतिखेर हाम्रा सहकर्मी ध्रुव खनाल घटनास्थलमा हुनुहुन्छ हामी ध्रुव खनालसँग यतिखेर फोनमा कुराकानी गर्दैछौँ ध्रुवजी ध्रुवजी के छ त्यहाँको यतिखेर तत्कालको यो माहौल ध्रुवजी ध्रुवजी हजुर त्यतिखेरको यो अहिलेको यो अवस्था के छ त्यहाँको माहौल बताइदिनुहोस् न हामीलाई हजुर हजुर त्यहाँको अवस्था त्यहाँको माहौल बताइदिनुहोस् न हामीलाई के हजुर विवाहको टिकटालो गरेर केटापछि फ्रार भएपछि पूर्वी चितवनको रत्नगर आठमा चाहिँ केटीपछि र स्थानीयवासीले केटा झिकाउनु पर्ने माग गर्दै पूर्वपश्चिम राजमार्ग अन्तर्गत रत्नगरको बक्लोहरमा सडक अवरुद्ध गरेका थिए र एक्कासी सडक अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका सवारी साधन र यात्रु भने बिच बाटोमै अलपत्ता परेका थिए रत्नगर तिन बेल्ची निवासी सुजन खनालले चाहिँ रत्नगर आठ पर्सौनी बस्ने निशा ढकालसँग विवाहका लागि गत फागुन तिस गते भव्य रूपमा टिकटालो गरेका थिए र त्यो अवस्थामा चाहिँ चक्काजाम अथवा राजमार्ग बन्द भएको अवस्था थियो र त्यो अवस्थामा चाहिँ प्रशासनले यतिखेर यो अवस्थामा चाहिँ लट्ठी प्रहार गरेको छ र हाम्रो यो कुरालाई चाहिँ यतिखेर यो घटनालाई चाहिँ जनाउनका लागि अथवा प्रत्यक्ष हामीसँग हाम्रा सहकर्मी ध्रुव खनाल हुनुहुन्छ हामी उहाँसँग कुराकानी गर्छौँ ध्रुवजी के छ त्यहाँको तत्कालको माहौल बता बताइदिनुहोस् न हामीलाई सुवासीहरूले यहाँ प्रहरीले बल प्रयोग गरेर यहाँ अवरोध सडक खुलाइसकेको अवस्था रहेको छ र यहाँ जुन प्रदर्शनमा उत्रिएका थिए यहाँका स्थानीय बासिन्दा उनीहरूको भनेअनुसार प्रहरीलाई जुन बिना कुनै जानकारी बिना र आएर एक्कासी लाठी प्रहार गरे भन्ने यहाँ स्थानीय बासिन्दाहरूले आरोप लगाएका छन् र यहाँ जानकारी गराउन चाहन्छु केही बेर अगाडि को अवस्था एकदम तनावपूर्ण अवस्था थियो र अहिले पनि त्यही अवस्था छ म सुरक्षित तरिकामा बसेर यो प्रत्यक्ष प्रसारणको क्रमलाई जोडिराखेको छु मैले देखिराखेको छु यति बेला प्रहरीको लाठीचार्जबाट घाइते हुनुभएकै कारण दिदीलाई अस्पताल लैजाने सरकारमा रहेको छ र प्रहरीतर्फ पनि एकजना एकजना घाइते भएको यहाँ मैले देखेको छु प्रत्यक्ष रूपमा देखेको छु निकै तनावपूर्ण अवस्था रहेको छ स्थानीय बासिन्दाहरू आक्रोशित भएका छन् यद्यपि सडक भने अवरुद्ध अवरुद्ध सडक भने खुलिसकेको अवस्था रहेको छ यहाँ नाराबाजी लगाइएको छ र यो नाराबाजी प्रहरी दमन विरुद्ध नाराबाजी उनीहरूले लगाइराखेका छन् र यसअघि उनीहरूले दस बजेकोसम्म समय दिएका थिए जुन यहाँलाई जानकारी नै छ हामीले समाचारमा पनि प्रसारण गरिराखेका छौँ टिकट गरेर जुन जुन केटा पक्ष फरार भयो केटी पक्षले जुन यो केटा पक्ष झिकाउनु पर्ने गरेर सुरुमा इलाका प्रहरीकारले रत्नगरमा गएर नाराबाजी गर्दै धर्ना दिएका थिए र जुन समयसम्म प्रशासनले केटालाई झिकाउन नसकेपछि त्यति बेला स्थानीयवासीहरू सडकमा उत्रिएको अवस्था हो र निकै नै तनावपूर्ण अवस्था रहेको छ जिल्लाबाट आएको इन्सपेक्टरको नेतृत्वको टोलीले यहाँ धरपकड गरेको छ कुरा नबुझिकन यहाँ धरपकड गरिराखेको यो यहाँ स्थानीय स्थानीयवासीहरूले गुनासो गरेका छन् आरोप लगाएका छन् ढुङ्गा हानान समेत भएको छ सुभाषी म यो जानकारी गराउन चाहन्छु निकै नै तनावपूर्ण अवस्था रहेको छ प्रहरीको टाउकोमा ढुङ्गा लागेको छ यहाँ निकै आक्रोश मुद्रामा प्रहरी पनि देखेका छौँ हामीले इन्सपेक्टर जिल्लाबाट आउनुभएका त्यो निकै आक्रोशित मुद्रामा पनि यहाँले सुन्न सक्नुहुन्छ यो नाराबाजी समेत यहाँले सुन्नुहुन्छ जहाँ हानामको अवस्था रहेको छ सशस्त्र प्रहरी पनि सब सुरक्षाको लागि मगाएको थियो जानकारी म यहाँलाई गराउन चाहन्छु सुभाषजी र निकै नै तनावपूर्ण अवस्था रहेको छ रत्नगरी बकुलरको यो बकुलर चोकमा यति बेला निकै नै तनावपूर्ण अवस्था रहेको छ दुईजना घाइते भएका छन् यो झडप भयो र ढुङ्गा हानानको अवस्था आयो र प्रहरीले चार्ज गरेको छ प्रहरीले चार्ज गरेर एक्कासी चार्ज गर्यो र अवरुद्ध सडक खुलाएको जानकारी म गराउन चाहन्छु अझै थप सुरक्षाको लागि यहाँ प्रहरी पनि मगाइँदैछ त्यो जानकारी पनि म यहाँलाई गराउन चाहन्छु स्थानीय बासिन्दाहरू यति बेला सुरक्षित ठाउँमा बसेर नाराबाजी गरिराखेको अवस्था पनि रहेको छ प्रहरी भने सडकमै रहेर जुन सवारी साधनलाई सञ्चालनको लागि सहजता बनाउन यति बेला लागिराखेको छ प्रहरी र स्थानीय बासिन्दा अझ आक्रोशित भइराखेको यो अवस्था रहेका कारणले अझै पनि यहाँ तनावको स्थिति आउन सक्छ यो हामी अनुमान गर्न सक्छौँ हामी सुरक्षित ठाउँबाट यो प्रत्यक्ष प्रसारणको क्रमलाई जोडिराखेका छौँ निकै नै यहाँको अवस्था तापेको छ र आक्रोशित बनेका छन् सम्पूर्ण स्थानीयवासी रत्नगर एक आठका सम्पूर्ण स्थानीयवासीहरू आक्रोशित अवस्थामा यहाँ रहेका छन् एक्कासी प्रहरीको बल प्रयोग भयो भनेर उनीहरूले जिल्लाबाट आएका इन्सपेक्टर विरुद्ध त्यति बेला नाराबाजी गरेका छन् जुन यो एक्कासी कुरा नबुझिकन दमन गर्यो अवरुद्ध सडकको खुलाउनमा दमन गर्यो भन्ने यहाँका स्थानीय पार्षदहरूले भनिराखेका छन् हामी त्यो अवस्था यहाँ देखिराखेका छौँ प्रत्यक्ष रूपमा र यहाँ पत्रकारलाई समेत सार्वजनिक मुद्दा हाल्छु भन्ने जस्ता जुन अभिव्यक्ति इन्सपेक्टर जिल्लाबाट आएको इन्सपेक्टरले दिइराखेको यो अवस्था रहेको छ ध्रुवजी हजुर अब घटनाले कस्तो मोड लेला जस्तो लाग्छ अब यहाँ निकै स्थानीयवासीहरू आक्रोशित भइराखेको अवस्थामा यो घटना अब तत्कालको लागि साम्य होला भन्ने हामीलाई चाहिँ लाग्दैन सुभाषजी यहाँ अझ आक्रोशित देखिन्छन् यहाँका स्थानीय बासिन्दाहरू प्रदर्शनकारीहरू आक्रोशित रहेका कारणले अझ पनि यहाँ तनाव परिस्थिति छ र त्यो अवस्था कहाँ पुग्छ भन्ने कुरो हामी यहाँ अझ पनि अड्कलबाजी गर्न सक्दैनौँ हस् त जानकारीको लागि धन्यवाद ध्रुवजी धन्यवाद विवाहको टिकट आल गरेर केटा पछि फरार भएपछि पूर्वी चितवनको रत्नगर आठ स्थित केटी पछि र स्थानीयवासीले केटा झिकाउनु पर्ने माग गर्दै पूर्व पश्चिम राजमार्ग अन्तर्गत रत्नगरको बकुलहरमा सडक अवरुद्ध गरेका थिए र यो अवरुद्ध विरुद्ध जिल्लाबाट आएका इन्सपेक्टरका फोर्सले चाहिँ बल प्रयोग गर्यो भन्ने जानकारी गराउँदै हुनुहुन्थ्यो अझ भन्नुपर्दाखेरि पत्रकार सम्मलाई पनि सार्वजनिक केस हान्छु भनेर धम्कीसम्म दिएको अवस्थाको जानकारी गर्दा गराउँदै हुनुहुन्थ्यो उहाँ हुनुहुन्थ्यो हाम्रा सहकर्मी ध्रुव खनाल हामी ब्रेकिङ न्युजमा छौँ र यो ब्रेकिङ न्युजलाई हामी जारी नै राख्नेछौँ यतिखेर भने यो ब्रेकिङ न्युजबाट म सुभाष ठकाल ओजेल पढ्छु नमस्ते नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा यस सामुदायिक वनका सम्पूर्ण सल्लाहकार सदस्यहरू एवं उपभोक्ताहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ उदयपुर सामुदायिक वन अध्यक्ष केशव लामा नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ unique mobile and repairing centre proprietor Kamal Pyakurel Khairahani चार पर्सा नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्गहरू आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ भैरव साइकल पसल खोलिसिमल बजार प्रोपाइटर भैरव मोबाइल अन्ठानब्बे चार एकाउन्न त्रिसठी तिन सय एकानब्बे नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण अभिभावक शिक्षक कर्मचारी विद्यार्थी तथा शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ भण्डारा उच्च मावि भण्डारा प्राचार्य एवं समस्त विद्यालय परिवार नव वर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ मनोकामना फेन्सी स्टोर छ रत्नगर दुई Tadi high school road proprietor Ramesh Lohani सम्पर्क मोबाइल अन्ठानब्बे चार पचास चौवालिस तिन सय उनानब्बे हामी कहाँ चाइनिज कोरियन जापानिज कपडाहरू